डरा को अवस्था हो तारा भन्ना ला डरा को अवस्था हो जान मरने भो यो जान मरने भो हमारी मैले बुझेको छु तिम्रो मनको कुरा तिम्रो मनमा पनि छन् रहर अधुरा मनको कुरा माना भित्रै गइले सम्म लुकाउने हो सीधा सिधा नबोलेर यो मन दुखा दुखमे हो तिम्रो बाटो हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै यो ज्यान मर्ने भो मैले तिमीलाई मन पराको अवस्था हो सधैँभरि तिमीसँगै घुम्ने मन छ Oh.